जता ततै तिम्रै चर्चा तिम्रै नाम छ हिट तिम्रै नाम छ हिट जता ततै तिम्रै चर्चा तिम्रै नाम छ हिट तिम्रै नाम छ हिट कसैको जन्म हेर चोली नै छ फिट उसले त्यो पैसा छेकिन्छ साठ्रा मिनिस काट होइन साठ्रा मिनिस काट चोले लगाउ दामी देखिन्छ चोले लगाउ दामी देखिन्छ देखिन्छ क्युटी कहिले मेरी क्युटी छुइदिउ जस्तो लाग्ने टिम्पल पर्ने गाला टिम्पल पर्ने गाला छोइदिउ जस्तो लाग्ने टिम्पल पर्ने गाला टिम्पल पर्ने गाला धेरै भन गर भो पैसा उडी जाला उडले दो त्यो पैसा सेकिन्छ दुई बित्ताको सठ मिनिस काट होइन सठ मिनिस काट गौतमी देखिन्छ चोरले गौतमी देखिन्छ चोरले लगाउ खतरा देखिन्छ धेरै सिम्पल भाइ सुहाङ्गै सबले दिन्छन् चिन्छन् सबले दिन्छन् चिन्छन् सबकी हामीले साह्रै राम्री फुलबुटे चोलीमा फुलबुटे चोलीमा सबकी हामीले साह्रै राम्री फुलबुटे चोलीमा फुलबुटे चोलीमा जसले जे जे भने पनि नबिक बोलीमा उर्लिँदो त्यो पैसा छेकिन्छ दुई बित लगाएको सत्र मिनी काट होइन सत्र मिनी काट चोले लगाउ दामी देखिन्छ चोले लगाउ दामी देखिन्छ चोले लगाउ खतरा देखिन्छ